कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली साहित्य संगीत र वाङ्मयमा अमूल्य योगदान पुर्याउने स्रष्टा साधकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको एक सय सैतिसौं अङ्क विशेष रूपमा समर्पित छ नेपाली गीतका सगरमाथा कवि गीतकार ईश्वर बल्लभ ईश्वर बल्लभको जन्म उन्नाइस सय चौरानब्बे जेठ महिनाको यही साता काठमाडौँको जैसी देवलमा भएको थियो पिता मुरली मनोहर प्रसाद भट्टराई र आमा रामदेवी मायाका एक छोराका रूपमा जन्मिएका ईश्वर बल्लभका दुई भाइ थिए विश्ववल्लभ भट्टराई र स्वतन्त्र बल्लभ भट्टराई ईश्वर बल्लभको जीवन एउटा दुखै दुःखको पहाड़ थियो हामीले दुई हजार एकसाठी सालको चैत्रमा उनलाई गुमायौं आज ईश्वर बल्लभमा सगौरव समर्पित छ अजर अमर गीतहरूको यो श्रृंखला ईश्वर वल्लभकै रचना नारायण गोपालको स्वर र संगीतबाट जस्तो लाग्छ कतै टाढा खेरे सँगै हिँड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ दुईटा फुल देउरालीमा दुःखको तरेलीमा सिपको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ बात हमकी पिपलको बिसाउनेमा जिन्दगीको पसेना लत्रे लत्रेकाति परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ दुईटा फुल देउरालीमा राति फुल फुला टिपे सिउरी जस्तो लाग्छ कुनै रात बसे कोटो बासमा ओत मुनि आकाशको छाया मुनि रात मुनि बसेको त्यो बासमा बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ दुईटा फुल देउरालीमा कवि गीतकार नाटककार स्तम्भकार ईश्वर वल्लभमा हार्दिक नमन प्रस्तुत गर्दै प्राविधिक मित्र सन्दीप र म उपस्थित भएका छौं आज ईश्वर वल्लभको सम्झनामा विक्रमाब्द उन्नाइस सय चौरानब्बेको असार अठाइस गते काठमाण्डुको जैसी देवलमा जन्मिएका ईश्वर बल्लभ विद्वान शास्त्री मुरलीधर भट्टराईका छोरा थिए शाहीको विरोधमा मुरलीधर भट्टराई राणाकालमै जेल परे पनि ईश्वर बल्लभ बाह्र वर्षको उमेरको हुँदा जेलबाट फर्केर आए जेलबाट लामो समयपछि फर्केर आएका ईश्वर बल्लभका पिताले बेजातकी आफ्नी आमासँग जीवन बाँकी बिताउन चाहेनन् र उनले अर्कै पत्नी लिएर आएपछि ईश्वर बल्लभलाई यसको घनघोर पीड़ा भयो यद्यपि योभन्दा पहिले नै ईश्वर बल्लभका पिता जेल परेको खबर सुनेर उनका माइला भाइ स्वतन्त्र बल्लभ भट्टराईको निधन भइसकेको थियो भने कान्छो भाइ विश्व बल्लभ उनकै साथमा थिए नेवार धनाध्य परिवारमा जन्मिएकी रामदेवी मायालाई विद्वान मुरलीधर भट्टराईले घरभित्र आएनन् र कान्छी स्वास्नी भित्र आएपछि ईश्वर बल्लभकी आमाले खुकुरीले सेरिएर आत्महत्या गरिन् तिनै आमाको सम्झनामा ईश्वर बल्लभले लेखे कविता लामो सम्वादको कविता मेरो आमाले आत्महत्या गरेको देश यहाँ उनले आफ्नी आफ्नी आमालाई मेरी आमा नभनिकन मेरो आमा भनेर गर्वले सम्बोधन गरेका छन् मेरो आमाले आत्महत्या गरेको देश कवितापछि उनले आफ्नो आमाप्रति दिएको भावपूर्ण श्रद्धांजलि त्यही ठहरियो ईश्वर बल्लभको बाल्यकाल निकै दुःखमा बित्यो कालीमाटी चोकमा रहेको उनको पुरानो घरको अगाडि त्यति बेलाका शाह परिवारका एकजना तडक कुमार शाहको बन्दै गरेको घरमा ढुङ्गा इँटा बोकेर उनकी आमाले यी तीनै छोराको बाल्यकालमा सेवा गरे जति बेला यिनका पिता मुरलीधर भट्टराई जेलमा थिए ती नै थिए मुरलीधर भट्टराई जसले काठमाण्डुमा राहुल सांकृत्यान आउँदा राहुल सांकृत्यानलाई तथा नाम प्रश्न गरेर हायल कायल गरेका थिए ती विद्वान मुरिलधर भट्टराईले आफ्ना छोराहरूलाई पछि संरक्षण दिन नसकेपछि ईश्वर बल्लभ विरक्तिएर यहाँबाट बनारस गए बनारसमा सामान्य अध्ययन गरेर फर्केर आएपछि उनको एउटा राजनीतिज्ञ रामहरि जोशीसँग भेट भयो र जोशी मार्फतै उनी मलंगवामा एक मास्टरका रूपमा आबद्ध हुन गए मलङ्गवाको त्यही स्कूलमा पछि पारिजातले पनि अध्यापन गराइन् फेरि ईश्वर वल्लभ दार्जीलिङको नाम सुनेको कारणले गर्दा घुम्दै फिर्दै कटिहार पुगे र कटिहारबाटै नेपाल फर्किने बाटो थियो तर उनी नेपाल नफर्किकन दार्जीलिङ गए दार्जीलिङमा उनको फेरि अर्को संघर्षपूर्ण जीवन शुरू भयो जहाँ उनको वैवाहिक जीवन पनि गाँसियो दार्जीलिङ हुँदै उनले लेखिएको पहिलो गीत नातिकाजीको संगीतमा तारादेवीको स्वरमा रेकर्ड भयो र रेडियो नेपालको आकाशबाट बिउजियो दार्जीलिङको पहाड़मा बसेर ईश्वर वल्लभले रचना गरेको यस गीतलाई नाति काजीले रेकर्ड गरे तारादेवीको स्वरमा यो गीत पहिलो पटक देहरादूनमा सुनेका थिए कवि चलचित्रकर्मी चेतन कार्कीले जति बेला ईश्वर वल्लभको नाम नेपाल बाहिर भारतमा पनि प्रख्यात भइसकेको थियो यस हिसाबले गीतकार चेतन कार्की ईश्वर वल्लभलाई आफूभन्दा अलिकति वरिष्ठ गीतकार मान्छन् त्यसपछि ईश्वर बल्लभ रेकर्ड भए अम्बर गुरूङको स्वरमा हेर जुनले भन्यो जुनमा निखार छ यस्ता कालजयी गीतका रचनाकार ईश्वर बल्लभले आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् कविता संग्रहका निम्ति मदन पुरस्कार पाए र यो कृतिले मदन पुरस्कार पाउँदा उनी दार्जीलिङमै थिए र दार्जीलिङ नै थर्किने गरी कराउँदै दौड़दै उनी इन्द्रबहादुर राईको घर पुगेको कुरा इन्द्रबहादुर राई सम्झना गर्छन् ईश्वर बल्लभका बारेमा धेरै कुरा सम्झना गर्न सकिन्छ तर धेरै कुरासँग जोडेर आउने दुईटा कुरा ईश्वर बल्लभ आफ्ना भाइ पुस्तालाई एकदम माया गर्छन् कवि भाइहरू गायक भाइहरू देश बनाउने भाइहरू भन्छन् उनी सबैलाई अनि उनी आफ्ना अग्रजहरूलाई पनि निकै आदर गर्छन् तर कहिलेकाही अग्रजहरूले आफूले लेख्दै गरेको गर्दै गरेको कामको मूल्याङ्कन नगर्दा वा ध्यान नदिँदा उनी झोकिएर रिसाउँछन् र पत्रिकामा स्तम्भ लेख्छन् एकपटक सारांश नेपालले नेपाल राष्ट्र बैंकको थापाथलीको भवनभित्र आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उनको कविताप्रति थोरै अपमान गर्दा उनी झोकिएर माधव घिमिरेमाथि जाइ लागेका थिए र भनेका थिए आफूभन्दा पछिल्लो पुस्ता लेखेको नपढ्ने अनि गनगन मात्र गरेर हुन्छ बुढा ईश्वर बल्लभ त्यस्ता हाँकी पनि झोकी पनि थिए दुईटा पुल देउरालीमाका श्रष्टा आदरणीय कवि ईश्वर बल्लभलाई कवि मुरारी श्रीदेलले शाब्दिक अभिवादन टक्राएका छन् ईश्वर बल्लभको जन्म काठमाण्डुमा भयो संघर्ष उनको भारतीय भूमिमा भयो र पहिलो रचना पनि पारसमणि प्रधानद्वारा सम्पादित भारतीमै छापियो र उनी दार्जीलिङ बस्दै गर्दा र त्यही स्कूलमा संस्कृत पढ़ाउने गुरू भएर काम गर्दै गर्दा उनले आफ्ना साथी बैरागी काइलाका मित बहिनी मन्टु छेत्रीकी छोरी कमला छेत्रीसँग दार्जीलिङमै बिहे गरे वैरागी काइला ईश्वर बल्लभ र इन्द्रबहादुर राईले शुरू गरेको तेस्रो आयाम पनि त्यही बेलाको निशानी थियो भने ईश्वर बल्लभको वैवाहिक जीवन पनि त्यस सँगसँगै शुरू भएको थियो ईश्वर बल्लभको गीत भन्ने बित्तिकै बेहोसीका गीतहरू हुन्छन् जिन्दगीका हारका गीतहरू हुन्छन् तर ईश्वर बल्लभ हार्ने मान्छे थिएनन् उनको जिन्दगीको अन्तिम दिन नेपालमा हुने प्राय जस्तो एउटा व्यापक रोग नेपाल बन्द थियो र नेपाल बन्दको दिन उनलाई एम्बुलेन्स मगाउन पनि गाह्रो भयो र एम्बुलेन्समा नर्भिक अस्पतालसम्म लान पनि गाह्रो भयो त्यो नेपाल बन्द त्यति लामो नभइदिएको भए सायद ईश्वर बल्लभको जीवन अलिकति लामै पनि हुन्थ्यो होला तर त्यही कालो नेपाल बन्दको दिन ईश्वर बल्लभलाई निकै मुस्किल अस्पताल ल्याइयो र भोलिपल्ट बिहान जगतबाट विदा गर्नु पर्यो तर ईश्वर बल्लभका गीत कविता सुन्दा हामीलाई सधैँ नेपाल उकालो चढे जस्तो लाग्छ बिहान घाम लागे जस्तो लाग्छ आखरी खुलिदिन्छ मैले गीत भरे भनेको रहेछ बिहान घाम लागे जस्तो जीवनको कथा पनि मैले केही लेखे जस्तो पहाडको उका कविवर ईश्वर बल्लभको शब्दमा दीपश्रेष्ठको संगीत र स्वरमा पहाड़को उकालीलाई मैले माया गरे जस्तो ईश्वर बल्लभकै शब्दमा गाए रत्नबहादुर बेहोसीले ईश्वर बल्लभकै संगीतमा गाए केवल सुब्बाले कोही पनि यो देशलाई छोडी जान पाउँदैनौ तर ईश्वर बल्लभ आफै यो देश छोडेर घरिघरि नेपाल बाहिर गए ईश्वर बल्लभको केवल सुब्बाको स्वरमा रहेको कोही पनि यो देशलाई छोडिजान पाउँदैन गीत रेकर्ड भएको पन्ध्र बीस वर्षपछि पहाड़का तराईका लेकका सबै नेपालीहरू बिस्तारै बिस्तारै काठमाडौँलाई एयरपोर्ट बनाउँदै विदेशतिर जान थाले यो पीड़ा ईश्वर बल्लभको जीवनमा ईश्वर बल्लभले पनि देखे ईश्वर वल्लभले गुजाराको निम्ति विभिन्न किसिमका काम गरे दार्जीलिङमा उनले स्कूल बनाउने ठेकेदारको काम पनि गरे जहाँ उनलाई सरदार भनिन्थ्यो र तीनै सरदार एक दिन सबै काम सकेर आफ्ना कुल्लीहरूसँग बसेर अलिअलि जल पदार्थ र अलिअलि खाद्य पदार्थ खाँदै कागजमा केही लेख्दै गरेको देखे इन्द्रबहादुर राईले राईलाई लाग्यो उनी कुनै हिसाब गरिरहेका थिए तर होइन ईश्वर बल्लभ कुल्ली जामीसँग बिताएको समयबाट बाँकी रहेको समय एउटा गीत लेखिरहेका थिए सारा दिन अरूलाई बाँडे सायदी रात मेरा यो गीत गोपाल इन्जनले मागे उनीसँग र गोपाल इन्जनले आफ्नै संगीतमा गाए आकाश पनि खरसाङमा भूलवश कसरी कसरी गरिकन यो गीत कुनै कुनै बेला गोपाल इन्जनको शब्द हुन गयो र धेरै वर्षपछि म गोपाल योजनकी पत्नी रिन्चिनी योजनसँग रहेको बेला मैले रिन्चिनी योजनलाई आग्रह गरेँ यो गीतको गीतकार गोपाल योजन होइन ईश्वर बल्लभ हुनुहुन्छ यसलाई सच्याउनु पर्ला यसरी यो गीत सच्याएर पछि फेरि ईश्वर बल्लभकै भएको छ बिहान नभए सारा शीत बतासले सुकाइदिन्छ पनि धेरै वर्ष गीतकार नगेन्द्र थापाको नाममा बज्यो तर बल्ल बल्ल ईश्वर बल्लभको बनाउन हामीले रेड नेपाल धेरै पटक धाउनु पर्यो यसको लागि ईश्वर बल्लभ दाईसँग धेरै यात्रा पनि गरियो ईश्वर वल्लभले नेपालबाट प्रकाशित भएको पहिलो चलचित्र सम्बन्धी संगोष्ठी पत्रिका चलचित्र संगोष्ठीको सम्पादन पनि गरे र उनले परिवार नियोजनमा काम पनि गरे र परिवार नियोजनमा काम गर्दै गर्दा नै उनलाई तत्कालीन राजाका एक नजिकका ज्वाई पर्ने मान्छेले गरेको व्यवहार मन नपरेर उनले झगडा परेकै दिन जागिर छोडेर सड़कमा आयो र सड़कमा आएपछि उनले ती राजाका ज्वाई पर्नेलाई भने यस्ता बाउचाहरूले मलाई केही पनि गर्न सक्दैनन् उनी दरबारतिर फर्केर बोल्ने मान्छेहरूलाई बाउचा भन्थे उनी ठकुरी बाब बाउचा भनेर हेप्न माहिर थिए यिनै कवि ईश्वर वल्लभको जीवनमा एउटा गीतपछि एउटा चर्चित साहित्यकारसँग प्रेम प्रसंग पनि जोडियो जसका बारेमा पछि चर्चा गर्ने नै छौं अहिले यहाँ धेरै मित्रहरूले ईश्वर वल्लभलाई जन्मदिनको सदा अर्पण गर्न चाहेका छन् साउलिन श्रेष्ठ सुजनपुरी दुर्गा शाह बाबा पोखराबाट भवानी प्रसाई त्यसै गरी चरम रायमाझी शिविराम रायमाझी ललित श्रेष्ठ भगवान Pokharel Subhash Dhungel Tika Chhetri Krishna KC DP Dobhan Deepak Pokharel Anant Katwal Amardeep Shrestha Subhash Dhungel SN Dahal Sushila Silwal डामाडोल किराँती राजेश्वर उदय कुमारजङ कार्की दिनेश रावत क्रसट फ्रम हेल र त्यसै गरिकन हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ इन्भिजिबल र त्यसै गरी मुक्ति भण्डारी जो स्याङ्जाबाट यो कार्यक्रम सुन्नुहुन्थ्यो आज उहाँले काठमाडौँ आएर यो कार्यक्रम सुनेर ईश्वर बल्लभप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ गोकुल सापकोटाले पनि ईश्वर बल्लभलाई जन्मदिनमा श्रद्धाञ्जली अर्पण गर्न चाहनु भएको छ ईश्वर बल्लभका धेरै गीत नारायण गोपालले गाएका छन् मेरो बेहोसी आज मेरो लागि पर्दा हो त्यसै गरी मलाई जिन्दगी यो लाग्दछ त्यसै गरी धेरै गीतहरूमा नारायण गोपालको चमक पनि देखिएको छ नारायण गोपालले दुई हजार छयालिस साल जेठ आठ गते प्रज्ञा प्रतिष्ठानको मञ्चबाट भने ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् तर ईश्वर बल्लभलाई बुझ्यो भने उनको गीत बुझ्न गाह्रो छैन नारायण गोपालको यो महावाणी जेठ आठ गते दुई हजार छयालिस सालमा प्रज्ञा भवनको बाह्र सय दर्शक भएको हलमा गुन्जिएको थियो र तीनै नारायण गोपालले ईश्वर बल्लभलाई जगजाहेर गरे जनजनमा पुर्याए र ईश्वर बल्लभकै जस्तो शब्दको शालीनतालाई कायम राखे र नारायण गोपाललाई पछ्याउँदै पछि भक्तराज आचार्यले आफ्नै संगीतमा ईश्वर बल्लभलाई गाए यो कथा सुरु कथा सुरु गरेर मैले कहाँ अन्त गरू मैले गीत ईश्वर बल्लभले लेखेका थिए तर यो गीत गायक भक्तराज आचार्यको जीवनमा पनि निकै कामको गीत भयो भक्तराज आचार्य एउटा दुर्घटनापछि बारम्बार विरक्त हुँदा यो गीत आफै सुनेर आफूलाई सम्हाल्थे भनेर उनका पारिवारिक सूत्रले एक दिन मेरै अगाडि ईश्वर वल्लभलाई भनेको कुरा भावुक भएर ईश्वर वल्लभले चितवनको भरतपुरको विमानस्थलमा सुनेका थिए भर्खरै यो कार्यक्रम सुन्दै गर्दा जनकपुरबाट संचारकर्मी शैलजा सिंह न्यौपानेले र रंगकर्मी सुनिल मिश्राले पनि ईश्वर वल्लभप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ त्यसै गरी जापानबाट गोपाल खरेलले ईश्वर बल्लभप्रति हार्दिक श्रद्धांजलि र त्यसै गरी मोहन राईजीले तेस्रो आयामका प्रणेता ईश्वर बल्लभका जीवनी र प्रकाश सामीका वाचनका निम्ति धन्यवाद भन्नुभएको छ प्राप्ति शर्माले पनि ईश्वर बल्लभलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ भने इन्भिजुअलजीले सुनसान रातमा मिठो स्वरसँगको बसाई अनि कालजय गीत संगीतको साथ अतुलनीय आनन्द भनेर लेख्नु भएको छ राजेश्वर उदयजी लेख्नुहुन्छ कति बेला दिप ज्यूको सुन्दर गीत पहाड़को उकालीलाई बजला जस्तो लागेको थियो बजेरै छाड्यो मजा लाग्यो ईश्वर बल्लभलाई हार्दिक श्रद्धाञ्जली भनेर ईश्वर बल्लभको जीवनसँग ईश्वर बल्लभलाई नै हेर्ने हो भन्ने गजबको एउटा संयोग हुन जान्छ कसमै देवाहाय कविता संग्रह लेख्नुभन्दा केही अगाडि ईश्वर बल्लभ अचानक अस्वस्थ भए रगत बमन गर्न थाले र उनलाई वीर अस्पताल पुर्याइयो र डाक्टरले उनलाई मृत्युको घोषणा गरे र ईश्वर बल्लभका भाइ विश्व बल्लभले आफ्नो मरिसकेको दाजुको शरीर लिएर हस्पिटलबाट बाहिर आए तर बाहिर हस्पिटलबाट बाहिर आएपछि उनी आफ्नो दाजुलाई रोएर उठाउन थाल्दा थाल्दै ईश्वर बल्लभ बिस्तारै बिउजिए र ईश्वर बल्लभ मरेका थिएनन् डाक्टरको घोषणा गलत थियो ईश्वर बल्लभ फेरि बाँचे र फेरि ईश्वर बल्लभ दुई हजार छयालिस सालको बौद्धले व्यवस्थाको माग गर्दै गरिएको आन्दोलनमा पनि एक सशक्त कविका रूपमा घण्डाघर अगाडिको सरस्वती सदनको आँगनमा मुखमा कालो पट्टी बाँध्न आए र जेल गए दुई हजार छत्तीस सालमा पनि उनले पञ्चायती व्यवस्थाको विरोधमा आयोजित सड़क कविता क्रान्तिमा हरेक मञ्चमा उनले आएर क्रान्तिकारी कविता पढ़ेर युवाहरूलाई जगाए युवाहरूलाई अत्यन्त मन पराउने ईश्वर बल्लभ कहिलेकाहीँ युवाहरू उनीबाट टाड़ा भएको कुरामा दुखी हुन्थे उनले यही प्रसंगमा लेखिएका छन् दुई हजार अन्ठाउन्न सालको चैत्र सत्र गति कतै कहिलेकाहीँ सिङ्गो पुस्ता मदेखि टाढा गइरहेको जस्तो अनुभव भएको बेला प्रकाश हामीलाई मदेखि टाढा हुँदै गएको अनुभव कहिले सम्बन्धित पुस्ता नजिक हुँदै आएको बेला प्रकाशलाई पनि समीप ऊ यसकारण मेरो अनुभूतिको पुस्ता र त्यसको सुन्दर बिम्ब पनि हो प्रतिनिधि हो यस्तो प्रकाश सायमी र मेरो सम्बन्ध यस शीर्षकमा उहाँले लेख्नु भएको छ यसपालि एउटा कार्ड लिएर प्रकाश आउनु भएको छ मेरो घर मुनतिर आज्ञा गरे जस्तो अनुरोध थियो उहाँको कार्यक्रम छ भनेर कार्यक्रममा भाग लिइसकेपछि समाचारमा पढे चेतन कार्की किरण खरेल नगेन्द्र थापा तथा रत्न शमशेर थापाको नामहरू म पनि सम्मिलित विमोचन कार्यका मैले अघि नै भने पुस्तक विमोचन थियो विमोचन समारोहमा रामशरण दर्नाल डाक्टर तुलसी प्रसाद भट्टराई कवि तुलसी दिवसले पनि पुस्तकका बारे बोलेका थिए किरण खरेल वा रत्न शमशेर थापा जस्ता कवि गीतकारहरू आफै एउटा संस्था र मिथक भइसकेका गीतकार हुनुहुन्छ यो विमोचन गर्ने व्यक्तिहरूको आफ्नो व्यक्तिगत साहित्यिक इतिहासले पनि आधास्तावली नागिसकेपछि फेरि होडबाजीको कुरा कहाँ रह्यो चेतन कार्की या नगेन्द्र थापा पनि विमोचनमा सम्मिलित हुनुहुन्छ उहाँहरूको वाङ्मयिक क्षतिजहरूको चुडान्त स्पर्श गरिरहँदा उक्त पत्रिकाहरूको जन्म पनि भएको थिएन धेरै प्रसंगमा म सोच्दछु किरणजीले आफू स्थापित हुन मसित या कुनै अर्को व्यक्तिसित प्रतिस्पर्धा गर्नुपर्छ र अघि नै किरण खरेल स्वयं एउटा संस्था हो सबै व्यक्तित्वहरूसित ऊ सम्पूर्ण हो एब्सोल्युट अर्थात पूर्ण हो सबै दोष त्रुटिहरूसहित पनि सबै प्राप्ति अभिप्राप्ति तथा सांस्कृतिक इतिहासको स्थापत्य भएर पनि ऊ सम्पूर्ण त्यस्तै अन्यहरू छन् गीतकार चेतनकार कार्की रत्न शमशेर थापा नगेन्द्र थापा कुनै पनि व्यक्तिलाई गीतको संसारबाट साथ नेपाली गीतको सम्पूर्ण जग र आधार भत्किन्छ गीतका बारेमा ईश्वर बल्लभको यो संस्मरणको एक अंशसँगै अब ईश्वर बल्लभको शब्दमा अर्को एउटा गीतको इतिहाससँग जोड्न चाहन्छौं ईश्वर बल्लभ आक्रोशमा पनि गीत लेख्छन् तर उनको आक्रोश प्रेमिल पूर्ण हुन्छ यहाँ दिलमाया घाती र स्वर कर्मयुञ्जनको संगीतमा ईश्वर बल्लभको शब्द विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूबाट हाल एसएलसी उत्तीर्ण र कक्षा बाह्रको परीक्षा दिइ बसेका गरिब विद्यार्थीहरू मध्येबाट पीएमटी पद्धतिद्वारा छनौट गरी क्रमशः उच्च माविमा विज्ञान विषय तथा स्नातक तह अध्ययन गर्न चाहनेका लागि आर्थिक अनुदान उपलब्ध गराइने भएकोले विद्यार्थीले सम्बन्धित जिल्ला स्थित उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय अथवा यस समितिको website W dot dot edu dot NP मार्फत अन्तर्गत फारम प्राप्त गरी प्लस टू अध्ययन गर्न चाहनेले यही साउन पन्ध्र गते भित्र तथा स्नातक तह अध्ययन गर्न चाहनेले यही भदौ मसान्तसम्म सम्बन्धित उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला स्थित कार्यालयमा फारम बुझाउन सूचित गरिन्छ विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति झम्सीखेल ललितपुर सम्पर्क शून्य एक पचास तेह्र पाँच पाँच छ पचपन्न पैतालिस एक सय चौबिस सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज ईश्वर बल्लभको सम्झनामा आजको यो कार्यक्रम समर्पित छ ईश्वर बल्लभको जीवन एउटा दुःखको पहाड़ हो तर ईश्वर बल्लभले त्यसलाई खण्डै खण्डमा बाँचे उनी दार्जीलिङ गए युवाकालमै त्यति बेला उनलाई दार्जीलिङमा संस्कृत गुरूको अभाव भएको कारणले त्यहाँका स्कूलका एक हेडमास्टर बलबहादुर छेत्रीले तत्कालै नियुक्ति दिए र त्यहाँ उनी दार्जीलिङमा मास्टर भए र दार्जीलिङको जीवनसँग गाँसिँदै गर्दा उनी बेला बेलामा काठमाडौँ आउँथे र आफ्ना भाइ परिवारलाई भेट्थे तर कविता नाटक निबन्धसँग उनको यात्रा गजबको थियो अम्बर गुरूङ इन्द्रबहादुर राई र नातिकाजीसँग शुरू भएको सांगीतिक जीवनको पनि उनको यादगार पक्ष थियो ईश्वर बल्लभप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै हाम्रा धेरै मित्रहरूमध्ये भवानी प्रसाई लेख्नुहुन्छ नमस्कार प्रकाश दाई सर्वप्रथम त गीतकार ईश्वर बल्लभ दाईलाई जन्मदिनको शुभकामना विदेशमा रहेर पनि कामको व्यस्तताको बीच पनि सुन्ने मौका मिलेको छ यसको लागि धन्यवाद त्यसै गरी सुजन पुरी लेख्नुहुन्छ आज मात्र तीन एपिसोड सुने नेपाल बाहिर रहेर पनि सुन्न पाउँदा निकै हर्षित छु धेरै धेरै धन्यवाद उनी लेख्नु भएको छ भगवान पोखरेल कवि गीतकार ईश्वर वल्लभको अठहत्तरौं जन्मदिनको उपलक्ष्यमा हार्दिक श्रद्धा सुमन अर्पण गर्नुहुन्छ त्यसै गरिकन सुभाष ढुङ्गेल लेख्नुहुन्छ कालजै गीतकार रचयिता ईश्वर वल्लभको अठहत्तरौं जन्म जयन्तीको पूर्व सन्ध्यामा हुने यो विशेष कार्यक्रमको सफलताको हार्दिक शुभकामना उहाँमा श्रद्धा सुमन मैले मेरो जीवनमा कहिले नभुल्ने यी गीतहरू मलाई जिन्दगी यो लाग्दछ दुईटा फूल देउरालीमा मेरो बेहोसी आज मेरो लागि पर्दा भो सारा दिन अरूलाई बाँडे सायद रात मेरा अमरदीप श्रेष्ठले पनि ईश्वर बल्लभलाई जन्मदिनको हार्दिक शुभकामना दक्षिण कोरियाबाट व्यक्त गर्नुभएको छ सुशीला सिलवालले पनि ईश्वर बल्लभलाई नेपालीले सधैँ सम्झना गर्नुपर्ने शिर सम्झना व्यक्त गर्नुभएको छ डामाडोल किराती लेख्नुहुन्छ कवि गीतकार ईश्वर बल्लभलाई श्रद्धा अर्पण कालजयी गीतका रचनाकार ईश्वर बल्लभको सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा भुल्नै नसकिने गीत हुन् सायद आज पनि प्रकाश सरको छनौटमा पर्ने छ कि उहाँले प्रश्न राख्नु भएको छ कुमारजङ कार्की दिनेश रावत दुरा विनोद अविरल साउलिन श्रेष्ठ र राजेश्वर उदयले आफ्ना पंक्तिहरूमा उद्धित गर्नुभएको छ ईश्वर बल्लभलाई ईश्वर वल्लभ हाम्रामा सदा स्मरणीय छन् जसरी अमेरिका डेनबरबाट धना पौडेल लेख्नुहुन्छ कुनै समय ईश्वर बल्लभको छोरीसँगै काम गर्थे कवि बुवाको बारे उनले कुरा गरिनन् हामीसँग भनेर लेख्नु भएको छ धना पौडेलले ईश्वर बल्लभकै शब्दमा नातिकाजीको संगीतमा योगेश वैद्यको स्वर धेरै भइसकेकी जीवनमा पीडा फेरि आज के को खुसी याद आयो काढा नै काढा थिए जिन्दगीमा बाबरी रजा आयो धेरै ईश्वर वल्लभलाई यता प्रवासबाट देश विदेशबाट सबैले पठाएको सम्झनाको निम्ति आभार व्यक्त गर्दै यति बेला श्रद्धासुमन अर्पण गर्नुभएको छ सिक्किम गान्तोकबाट चिरञ्जीवी नेपालजीले यहाँलाई पनि हार्दिक आभार कार्यक्रमको अन्त्यमा अम्बर गुरूङ नारायण गोपाल दीप श्रेष्ठ केवल सुब्बा थुप्रैका स्वरहरू संग्रहन्थे समयले साथ दिएन र आगामी कार्यक्रममा अवश्य पनि फेरि ईश्वर बल्लभको चर्चा गर्ने नै छौं ईश्वर बल्लभलाई हाम्रो पनि लाख लाख श्रद्धा सुमन अर्पण गर्दै नेपाली गीत संगीत आकाशका यी सगरमाथालाई सदा सम्झौं प्राविधिक मित्र सन्दीप सहित मलाई पनि विदा दिनुहोस् अन्त्यमा नारायण गोपालको स्वर राख्ने अनुमति चाहन्छु ईश्वर वल्लभको शब्दमा यही गीतसँग विदा हुनेछु भोलि संगीतकार मनोरी सिंह विशेष कार्यक्रम रहनेछ उहाँको पुण्यतिथिको सन्दर्भमा आजलाई विदा दिनुहोस् मलाई गर्छौ यो हो जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी लाग्दछ अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज